बेला बिहानको साढे सात बजेको छ अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म केसीको नमस्कार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 देशभरि प्रसारणमा रहेका दुई सय चालिस भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपाल डब्लूडब्लूडब्लू डट पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय अडचालिसमा हामी महिला हिंसाको अन्त्य गर्नको लागि कस्तो संविधान र कानूनहरू निर्माण गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्दछौं छलफलमा सहभागी हुन नेपाल परिवार दलका सभासद मिलन राजवंशी र राष्ट्रिय महिला आयोगका प्रवक्ता मनो हुमागाई हाम्रो स्टुडियोमा हुनुहुन्छ रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन देशभरिका दुई सय चालिस भन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी महिला हिंसाको अन्त्य गर्नको लागि कस्तो खालको कानूनी तथा संवैधानिक व्यवस्था हुनुपर्दछ भन्ने बारेमा छलफल गर्न गइरहेका छौं छलफलमा सहभागी नेपाल परिवार दलका सभासद मिलन राजवंशी र राष्ट्रिय महिला आयोगका प्रवक्ता मनु हुमागाई यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद सबैभन्दा पहिले मनु हुमागाईजीलाई अहिले नेपालमा अब संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ र अहिले संविधान तथा कानूनमा महिलाका अधिकार सुनिश्चित गर्नुपर्ने अवस्था छ र दिन प्रतिदिन महिला हिंसाका घटना पनि बढ्दै गइरहेका छन् यो अवस्थामा चाहिँ कस्तो खालको संवैधानिक व्यवस्था हुनुपर्छ कस्तो खालको कानून निर्माण गर्नुपर्छ तपाईँको विश्लेषण साँच्चीकै अहिले देशैभरि महिला हिंसाका घटनाहरू साह्रै दर्दनाक देशैभरि चाहिँ दिनानुदिन चाहिँ भइरहेका छन् बलात्कारको होस् बोक्सीको केस केसमा होस् घरेलु हिंसा होस् महिला हिंसा होस् विविध केस पक्षका केसहरू चाहिँ अहिले हामीले महिला आयोगमा निवेदन पनि पर्छ र पत्र पत्रिका मार्फत चाहिँ हामीले दिनदिनै चाहिँ पढ्न सुन्न त्यो गरिराखेका छौँ र पनि फेरि हामी राज्य कति संवेदनशील छौँ भन्ने कुरा यसमा आउँछ अब राज्यले प्रयत्न त गरेछ तर जति गर्नुपर्ने हो त्यति चाहिँ नगरेको यथार्थ तितो यथार्थ यो छ र अहिले हाम्रो राष्ट्र चाहिँ संविधान बनाउने क्रममा गएको हुनाले यो महिला हिंसा अन्त्य गर्नको लागि चाहिँ कानुनमै बनाएर चाहिँ अगाडि बढियो भने पक्कै पनि महिला हिंसाका घटनाहरू अन्त्य हुन्छ भन्ने हामीलाई लागिरहेको छ र हामी त्यही अनुसार राष्ट्रिय महिला आयोग चाहिँ अगाडि बढिरहेको छ र राष्ट्रिय महिला आयोगले चाहिँ बोक्सी विधेयक जो बोक्सीको हामी हजुर मिलन राजवंशीजी अहिले संविधान सभामा तपाईँहरू जस्ता महिला के गर्दै हुनुहुन्छ महिला हिंसा अन्त्यका लागि कस्तो आवाज उठाउँदै हुनुहुन्छ धन्यवाद दिपकजी तपाईँको सान्दर्भिक प्रश्नको लागि वास्तवमा हामी संविधान सभामा रहेका महिला सभासदहरूले हामीले प्रत्येक हाम्रा महिलाका एजेन्डाहरू हामीले सशक्त ढङ्गले सशक्त रूपमा हामीले उठाउने हाम्रो हामीले जमर्क गरेका छौँ हामीले प्रयास गरेका छौँ र विभिन्न यस्ता चाहिँ महिलामाथि चाहिँ हुने चाहिँ हत्या हिंसा यस्तो एउटा चाहिँ नकारात्मक ढङ्गको चाहिँ जुन एउटा आलोचनात्मक जुन एउटा चाहिँ अपहेलना खालको चाहिँ जुन एउटा व्यवहारहरू दिनदिनै यो पीडाहरू महिला दिदीबहिनीहरूमाथि घटिरहेको जुन अवस्था छ हामी आफू पनि म आफू पनि महिला भएको हैसियतले महिला भएको हिसाबले यो एउटा चाहिँ त्यो दिदीबहिनीले भोगेको भन्दा त्यो पीडा मेरो पनि एउटा पीडा हो र हामी सबै महिलाहरूको चाहिँ एउटा साझा पीडा हो र यसको लागि चाहिँ हामीले महिला सभासदहरूले चाहिँ हरेक महिलाको पीडाको महिलाको एजेन्डाहरूमा हामीले आफ्ना सशक्त भूमिका हामीले खेल्ने प्रयास गरेका छौँ अहिले जुन विधेयक पनि आइरहेको छ एउटा बोक्सी बोक्सी सम्बन्धीको एउटा विधेयक त्यसमा पनि हामी चाँडै नै छलफल गर्छौँ र एउटा निष्कर्ष एउटा राज्यले गर्नुपर्ने जुन एउटा कानुन हो एउटा चाहिँ समय सापेक्ष सान्दर्भिक यो कानुन चाहिँ एउटा चाहिँ हन्ड्रेड पर्सेन्ट स्वीकार हुने र लागू हुने गरी चाहिँ एउटा राज्यले चाहिँ कानुनको व्यवस्था गर्नुपर्छ भन्ने हामी चाहिँ एकदमै सशक्त रूपमा हाम्रो भूमिका खेलिरहेका छौँ हजुर मनु हुमागाईजी कस्तो अब अहिले संविधान सभाले कस्तो खालको कानुन बनाइदियो भने चाहिँ अहिले भएका महिलाले भोग्नु परेका हिंसाको अन्त्य हुन्छ अहिले विशेष गरेर राज्यले चाहिँ कानुन बनाउँदाखेरि मुख्य नेपाली महिलाहरूको एउटा आइडेन्टिटी छैन आमाको नामबाट नागरिकता दिने विषयमा नै राज्य केन्द्रित हुनुपर्छ नागरिकताकै कारणबाट त्यही परिचयको कारणबाट महिलाहरूले धेरै हिंसा भोग्नु परेको छ र सम्पत्ति नपाउने कुराहरू पीडा हुने कुराहरू प्रताडित हुनु परेको कुरा चाहिँ एउटा त्यो नागरिकता छ राज्यले चाहिँ यसमा विशेष ध्यान दिनुपर्छ अब मिलनजी जस्तो माननीय सभासद हुनुहुन्छ लाग्छ उहाँको मात्रै नभइकन पुरै छ सय एकजनाकै भोइस चाहिँ महिलाको पक्षमा आमाको नामबाट नागरिकता बनाउने पक्षमा गयो भने लाग्छ नागरिकता आमाको नामबाट पाउने बित्तिकै धेरै महिलाका हिंसाहरू न्यूनीकरण हुन्छ भन्ने लाग्छ त्यसपछि अरू कस्तो कानुन बनाए महिला हिंसाका कुराहरू अन्त्य होला भन्ने यहाँले जुन प्रश्न राख्नुभयो यसमा कतिपय कुराहरू कानुनमा भएर पनि कार्यान्वयन नभएको र कानुनै नभएका कुराहरू पनि छन् र भएको कानुन पनि अलिक फितलो हामीले कार्यान्वयन गर्न अप्ठ्यारो परिरहेको जस्तै यो राष्ट्रिय महिला आयोगले एउटा घरेलु हिंसा सजाय दण्ड त बनायो होइन हिंसा सम्बन्धी तर त्यो राम्रोसँग चाहिँ त्यसले दण्डित गर्न सकेन जो पीडक थियो त्यसलाई राम्रोसँग दण्डित गर्न सकेन त्यसले गर्दा यसको पनि परिमार्जन गर्नुपर्छ अघि नै मैले यहाँसँग निवेदन गरिसकेँ बोक्सी विधेयक आयोगले त्यो एक्सर्साइज गरेर अहिले महिला बालबालिका हाम्रो लाइनमेन्ट त महिला बालबालिका हो त्यो मार्फत चाहिँ संसदमा गइरहेको छ त्यसबाट पनि बोक्सी विधेयक पास भयो भने पनि अब धेरै राम्रो हुन्छ र जो अहिले महिलाहरू ज्यान नै गुमाउनु परेको स्थिति छ त्यसको चाहिँ अन्त्य हुनेछ भन्ने हामीले विश्वास लिएको छ अहिले जो हामी दोस्रो संविधान सभाको निर्वाचन यो अब देशको दुर्भाग्य भन्ने कि के भन्ने त्यो चरणमा छौँ अहिले चाहिँ संविधान बनोस् नेपाली जनताको चाहना पनि यही छ र महिलाको पक्षमा बनोस् महिलाको पक्षमा संविधान बन्दाखेरि पहिलो संविधान सभामै हाम्रो तेत्तिस पर्सेन्टको सहभागिता बत्तीस पोइन्ट आठको राम्रै सहभागिता रह्यो यसपालि चाहिँ केही पर्सेन्टेज घट्यो अहिले जे जति पर्सेन्टेज महिला माननीय सभासदज्यूहरू जानुभएको छ महिलाको पक्षमा चाहिँ राम्रै ओकालो चाहिँ उहाँहरूले गर्नुहुनेछ भन्ने चाहिँ महिला आयोगले विश्वास गरेका छ मिलन राजवंशीजी अहिले एक त उहाँले भनेको जस्तो अलिकति प्रतिशत महिलाको घटेको छ अर्को चाहिँ यो महिला ककस थियो त्यो हटेपछि अलिकति तपाईँहरू महिलाहरू अलिक क्रियाशील नभएको हो कि महिलाहरूको जति आवाज उठ्नु पर्थ्यो संविधान सभामा होइन महिला हिंसाका कुराहरू जति उठ्नुपर्ने थियो त्यो अलि नउठेको हो कि के हो बाहिर नआएको हो कि के हो जुन तपाईँले भन्नुभयो महिला ककस महिलाहरूको यो जुन एउटा समस्या हुन्छ महिलाहरूको जुन एउटा एजेन्डा हुन्छ त्यो एजेन्डा सम्पूर्ण महिलाहरूको साझा एजेन्डा हो त्यसकारण गर्दाखेरि ककसबाटै चाहिँ महिलाको समस्या समाधान हुन्छ भन्ने होइन महिलाको समस्या समाधान हुनको लागि महिलाहरू जहिले पनि आफ्नो एउटा साझा एजेन्डामा जहिले पनि एकजुट हुन्छौँ हामी यो चाहिँ तपाईँहरूले विश्वास गर्नुपर्छ हाम्रो संविधान सभाभित्र पनि हाम्रो जुन एउटा महिलाले उठाएको एउटा महिलाको विषयमा छ भने हरेक महिलाहरू चाहिँ त्यहाँनिर चाहिँ उहाँहरूले तुरुन्तै नाम टिपाएर उहाँहरूले चाहिँ त्यो बोल्ने पक्षमा जो पनि अगाडि उभिएर चाहिँ आफ्नो आफ्नो कुराहरू चाहिँ राख्नु भएको पनि अवस्था छ यो हिसाबले अब ठुला दलबाट धेरै हुनुहुन्छ होला सानो दलबाट थोरै हुनुहुन्छ होला तर पनि उहाँहरूले आफ्नो आफ्नो ठाउँबाट एकदम भूमिका चाहिँ खेलेकै छ अब कतिपय कुराहरू मिडियामा तत्कालै आउँछ कतिपय कुराहरू आउँदैन त्यसरी हामीले अवलोकन गर्ने भन्दा पनि तपाईँले अब सम्बन्धित व्यक्तित्व जस्तै मलाई अहिले एउटा चाहिँ सम्पूर्ण सभासदको प्रतिनिधित्वको हिसाबले यहाँ बोलाउनु भयो जस्तै हाम्रो चाहिँ मनु हुमा गाईज्यूलाई एउटा राष्ट्रिय महिला आयोगको जी उहाँ पनि हुनुहुन्छ होइन उहाँ पनि एउटा महिलाको प्रतिनिधित्व उहाँको एउटा सेक्टर अलिकति फरक भए पनि मेरो सेक्टर फरक भए पनि हाम्रो वास्तवमा हामी आएर काम गर्ने त हामी एउटै एजेन्डामा हो नि होइन एउटा साझै एजेन्डामा हो नि त्यस कारणले गर्दाखेरि महिला ककस नै चाहिन्छ भन्ने छैन महिलाको एजेन्डामा हामी सबै एकजुट हुन्छौँ र महिलाको कुराहरूमा जहिले पनि महिलाहरू चाहिँ अगाडि उठेर आवाज चाहिँ उहाँले उठाउनु भएको अवस्था चाहिँ छ हजुर मन हुमा गाईजी अब चाहिँ तपाईँहरूले जुन संविधान सभा एउटा आयोगले महिला आयोगले यो हिंसा अन्त्यको लागि अब व्यवस्थापिका संसद संविधान सभालाई अब दबाब दिने काम त गर्दै आएको छ योपालि चाहिँ के के गर्दै हुनुहुन्छ जसले गर्दाखेरि चाहिँ महिला सभासदहरूका लागि तपाईँहरू के गर्दै हुनुहुन्छ जसले गर्दा महिला सभासदहरूले चाहिँ ती मुद्दा उठाउन सकुन् महिला हिंसा अन्त्य गर्नको लागि योभन्दा अगाडि राष्ट्रिय महिला आयोगले सबै माननीय सदस्यज्यूहरू महिला सभासदज्यूहरूलाई बोलाएर एउटा छलफल कार्यक्रम हामीले गरिसकेका छौँ योभन्दा अगाडि नै तपाईँहरू महिलाको इस्युमा चाहिँ सशक्त आवाज हुनुपर्छ पार्टी होला आफ्नो आफ्नो विचार आफ्नो आफ्नो होला तर चाहिँ महिलाको इस्युमा चाहिँ तपाईँहरू युनिफाइड भएर आवाज उठाउनुपर्छ भनेर हामीले एउटा छलफल गरिसकेका छ सभासदज्यूहरूसँग त्यस्तै गरेर दोस्रो कुरा चाहिँ महिला आयोग नै संवैधानिक छैन ऐनमा त सो सर भन्या छ अहिलेकै संसदबाट चाहिँ यो महिला आयोगलाई संवैधानिक बनाउनुपर्छ र फुल पावर दिनुपर्छ भन्ने हामीले त्यो आवाज पनि उठाएको छ र महिलाहरू जबसम्म नीति निर्माणमा पुग्न सक्दैनन् नीति निर्माणको तहमा पनि महिलाहरूलाई पुर्याउनु पर्छ भनेर महिला आयोगले त्यो अनुसारको एक्सर्साइज गरेको छ र आफ्नो अवधारणा नै बनाएर चाहिँ योभन्दा अगाडि पनि हामीले यो पहिलो संविधान सभाको निर्वाचनमा पनि त्यो एक्सर्साइज गरेका थियौँ राष्ट्रपति महिला भए कार्यकारी प्रमुख प्रधानमन्त्री चाहिँ पुरुष अनि पुरुष राष्ट्रपति भए भनेर यसरी चाहिँ एउटा प्रमुख पदमा चाहिँ महिला हुनुपर्छ किनभने आधा जनसङ्ख्या उगटेको महिलाहरूको छ र त्यसको प्रतिनिधित्व नीति निर्माणमा पुगेन भने महिलाहरूको फेरि इस्युहरू महिलाका कुराहरू सम्बोधन हुन सक्दैन भनेर चाहिँ हामीले नीति निर्माणमै महिलाहरूलाई पुर्याउनुपर्छ भनेर त्यो फोकस गरिरहेका छ र महिला आयोग चाहिँ आफ्नो ठाउँबाट जो अब दैनिक घटनाहरू विविध केसहरू आइरहन्छन् त्यसमा केन्द्रित भएर हिँडिरहेका छ महिलाका अब मुख्य गरेर यी केसहरू कसरी आए भन्ने सवालमा चाहिँ महिलाहरूले अब कानुनी अधिकार नपाएर आर्थिक अधिकार नपाएर होइन विविध सांस्कृतिक दुष्कृत्यबाट जुन उत्पीडन खप्नु परिरहेको छ यसको अन्त्यको लागि कानूनले सम्बोधन गरेर चाहिँ कार्यान्वयन पक्षमा जानुपर्छ अनि मात्रै महिलाहरूले न्याय पाउने र महिलाहरू हिंसाबाट मुक्त हुने हुन्छ भन्ने महिला आयोगको धारणा छ यही अनुसार चाहिँ महिला आयोग अगाडि बढिरहेका छ मिलन राजवंशीजी उहाँले संवैधानिक आयोगको रूपमा राष्ट्रिय महिला आयोगलाई राख्नुपर्ने लगायतका बुदाहरू भन्नुभयो त्यस्तो खालको के के व्यवस्था अब संविधान सभाले गर्न सक्छ जसले गर्दाखेरि चाहिँ अहिले भएका हिंसा लगायतका असमानता हट्छन् दिपकजी जसरी हाम्रो प्रवक्ताजीले राख्नुभयो जुन चाहिँ महिला आयोग संवैधानिक छैन आफैमा भन्ने कुरा यो कुरा मैले पनि जानकारी पाएको थिएँ उहाँहरूको जुन एकचोटि हामीलाई कार्यक्रममा पनि बोलाएको थियो त्यसमा म पनि उपस्थित थिएँ अहिले उहाँले भन्दा झट्ट याद पनि आयो त्यसबेला हामीलाई सोधेको थियो यो महिला आयोग चाहिँ संवैधानिक हुनुपर्छ कि पर्दैन भन्ने उहाँहरूले प्रश्न हामीलाई एउटा चिटमा एउटा चाहिँ क्वेसन एन्सरको पेपर दिनुभएको थियो त्यसमा मैले पनि भरेको थिएँ भन्दाखेरि चाहिँ यो महिला आयोग संवैधानिक दिनुपर्छ हामीले महिला आयोगले आयोजना गरेको कार्यक्रम उहाँहरूले एउटा चाहिँ महिला नेत्री महिला सभासदहरूलाई बोलाएर जुन भनेर कार्यक्रम दिनुभयो अवश्य पनि यो महिलाको एजेन्डामा नै केन्द्रित भएर र यसमा जुन महिलाको एजेन्डामा केन्द्रित भएर जुन महिला अहिले कार्यक्रमहरू गरेको हुन्छ त्यसको बारेमा चाहिँ जुन उहाँहरूले त्यो कार्यक्रम दिनुभएको थियो त्यसबाट चाहिँ हामीले यो संवैधानिक यो महिला आयोगले चाहिँ महिलाहरूको हक हित एउटा चाहिँ हिंसा सम्बन्धीले चाहिँ राम्रो पक्ष लिएर एउटा महिला उद्धारताको लागि काम गर्ने एउटा पाटो भएकोले हुँदाखेरि काम गर्ने पाटो अथवा काम गर्ने एउटा केन्द्र एउटा आयोग भएको हुँदाखेरि फेरि यसलाई संवैधानिक दिनुपर्ने कुरा एकदमै जरुरी देख्छु म र अब महिलाहरूमा हामी देख्छौँ हामी चाहिँ धेरै महिलाहरूको वर्गहरू पनि फरक फरक छ जस्तै मुस्लिम महिला मधेसी महिला होइन तपाईँको आदिवासी महिला दलित महिला सबै महिलाहरूलाई चाहिँ लक्षित गरेर होइन र महिलाहरूलाई सशक्त गराउनु चाहिँ एकदमै राज्यले चाहिँ आफ्नो ठाउँबाट मलाई लाग्छ यो गाउँ गाउँ टोल टोलमा विशेष गरी प्रत्येक जिल्ला जिल्लामा चाहिँ राज्यको चाहिँ एउटा सोच राज्यको चाहिँ एउटा ध्यान पुग्नुपर्छ मनहुमाकाईजी अब यो जुन हिंसा अन्त्य गर्ने सम्बन्धी जुन अहिले विद्यमान कानुनहरू छन् त्यही कानुन पनि कार्यान्वयन नहुने अवस्था रहेको भएर अब संविधानमै लेखे पनि कडा कडा कानुन बनाए पनि नागरिकले चाहिँ आश गर्ने ठाउँ नै एकदम कम हुँदै गएको छ क्या यो कानुन कानुनी कुरा भने यस्तै हो कार्यान्वयनमा गाह्रो छ दुःख मात्रै पाइन्छ भनेर जो महिलाहरू हिंसा भोगिरहनु भएको छ उहाँ चाहिँ चुपो लागेर बस्नुपर्ने मौन बस्नुपर्ने अवस्था छ त्यसको कसरी अन्त्य गर्ने त्यस राम्रो प्रश्न गर्नुभयो यहाँले कानुन त छ कार्यान्वयन हुँदैन अब भन्नेमा पनि त्यस्तै हुने हो कि भन्ने जुन शङ्का गर्नुभयो र नेपाली जनताले पनि यही हिसाबको शङ्का जो पीडामा परेका उत्पीडित जाति जनजाति महिला दिदीबहिनीहरूले यो प्रश्न चाहिँ गरिरहनु भएको छ र अब यसमा के गराउनु गराउनुपर्छ भनेदेखि यदि कानुन छ त्यसलाई कार्यान्वयन हुँदैन र कार्यान्वयन गर्ने निकाय होइन गरिसकेपछि जो त्यो पीडक छ उसले दण्ड पाउँदैन भनेदेखि यो फेरि त्यस्तै हुन्छ त्यस कारण चाहिँ कानुन कार्यान्वयन नगर्ने निकायलाई नै के गर्ने त भन्ने कुरा चाहिँ त्यो संविधानमै अथवा अब संविधान बन्ने कुरा आयो त्यसपछि ऐन बल्ला होइन त्यसपछि बनाउने जुन नियम नियमावलीहरू छ त्यसमा नै त्यस्तो अङ्कुश लाएर राख्यो भने पक्कै कार्यान्वयन हुन्छ किनभने राज्यबाट हामी दण्डित हुनुपर्छ भनेपछि त डराउँछ नि त अहिले त के छ त कानुन छ कार्यान्वयन छैन उसले दण्ड पनि पाउँदैन होइन कुनै केस छ भनेदेखि अब ज्यानमारै केस छ भने नि ऊ केही समय थुनिन्छ अनि छोडेका यस्ता विषयवस्तु पनि छन् नि त त्यसले गर्दाखेरि चाहिँ सबै चाहिँ राज्यको एउटा सही ट्र्याकमा आउने कुरा आउँछ त्यसले गर्दाखेरि चाहिँ अब काम गर्नेले राम्रो हिसाबले पुरस्कार पनि पाउनुपर्छ गल्ती गर्नेले दण्डित पनि हुने चाहिँ हामीले ऐन कानुन बनाउनुपर्छ मिलनजी यो जुन दण्डहीनतालाई प्रशय दिने राजनैतिक दलहरूले नै संरक्षण गर्ने हिंसा भएका मान्छेलाई उहाँले भनेको जस्तै अब पैसा तिरेर विभिन्न तरिकाले छुटाउने गरिन्छ होइन यस्ता कुराको अन्त्य गर्न चाहिँ तपाईँको विचारमा के संविधानमा राख्न सकिन्छ जसले गर्दा यी कुराहरू अन्त्य हुन्छ दिपकजी जुन राजनीतिक पार्टी दलहरू छन् ती भनेको एउटा एउटा छुट्टै पाटो हुन् र देशको संविधान देशको नियम कानुन एउटा छुट्टै पाटो हो यिनीहरू दुईटालाई हामीले मिश्रित गराएर चाहिँ आवश्यक परेको बेलामा राजनैतिक दलको चाहिँ एउटा चाहिँ संरक्षणको हिसाबले प्रयोग गर्ने त्यो काम हामीले गर्नु हुँदैन किनभने नियम कानुन बनाइसकेपछि ती नियम कानुनहरू चाहिँ एउटा निष्पक्ष ढङ्गले चाहिँ कार्यान्वयन हुन जरुरी छ संविधान बनाउँदै यस्तो कडा खालको नियम कानुन बनियोस् कि त्यो पीडकलाई यदि जुन पीडकले चाहिँ चाहिँ गल्ती गरेको छ भने उसलाई चाहिँ एकदम दण्ड हुनैपर्छ दण्ड हुनैपर्छ र यदि चाहिँ उसले राम्रो गरेको छ भने उसलाई पुरस्कृत पनि गर्नुपर्छ यदि उसले नराम्रो गल्ती गरेको छ भने उसलाई दण्ड दिनै पर्छ र पीडित पीडितलाई पनि पीडितलाई पनि उसले चाहिँ आफ्नो चाहिँ हिसाबको चाहिँ उसलाई पनि न्याय चाहिँ हुनुपर्छ त्यस कारणले गर्दाखेरि यो राजनीतिक दलको आक्षेप नआउने गरी उनीहरूको हस्तक्षेप नहुने गरी होइन दलहरू त धेरै छन् नि अहिले होइन विभिन्न दलहरूको चाहिँ तपाईँको चाहिँ जुन संरक्षण दिन थाल्यो भने त नियम कानुन बनाएको के मतलब भयो के भ्यालु भयो हरेक कुरा बनाइसकेपछि जब त्यो कुराको हामी भ्यालु दिन जान्दछौँ जब त्यो कुराको हामी भ्यालु दिन्छौँ जब त्यो कुराको हामी सम्मान सत्कार गर्छौँ अनि मात्रै नै त्यसले कार्यान्वयन गर्न सकिन्छ त्यसैले राजनीतिक दलको कुनै पनि आक्षेप लाग्नु हुँदैन राजनीतिक दलको कुनै पनि दबाब आउनु हुँदैन र म यही तपाईँको यही स्टेसनबाट नै के आग्रह गर्न चाहन्छु भने हरेक राजनीतिक दललाई पनि आफू एउटा चाहिँ एउटा दल रहेर एउटा चाहिँ छुट्टै अवस्थामा रहने र यसले चाहिँ देशको नियम कानुनलाई चाहिँ कसैको दबावमा नपार्नको लागि पनि म अनुरोध गर्न चाहन्छु यहीँबाट त्यस कारणले गर्दाखेरि अनि मात्रै हामीले चाहिँ निर्मूल गरेर एउटा चाहिँ देशको लागि उपयोगी मुलुक देशको लागि चाहिँ एउटा स्वच्छ एउटा पवित्र एउटा सम्मेलन ल्याएर नै हामीले यी समस्याहरूको समाधान गरेर हामी अगाडि बढ्न सक्छौँ मनु हुमागाईजी अब सरकारले यो हिंसालाई अन्त्य गर्नको लागि अब प्रधानमन्त्री कार्यालय मातहतमा जुन युनिट पनि खडा गरेको छ त्यसको काम चाहिँ कतिको प्रभावकारी छ के गर्नुपर्ने हो त्यसले यो अहिले प्रधानमन्त्रीको कार्यालयमा नि महिला हिंसा युनिट छ प्रत्येक चौकीहरूमा पनि होइन त्यहाँ महिला सेल छ राष्ट्रिय महिला आयोग पनि छ अदालत छ पीडकले न्याय पाउने कुराहरू चार ठाउँमा छ स्थानीय निकाय अनि महिला आयोग त्यस्तै गरेर अदालत यसरी चाहिँ छ भनेदेखि अहिलेको स्थितिमा पीडक चाहिँ जताततै रिङेको पाइन्छ किनभनेदेखि ऊ उसलाई छिटो न्याय चाहिएको छ राज्यले चाहिँ छिटो न्याय दिन नसकिरहेको स्थितिमा चाहिँ धेरै त महिलाहरू हामीले त्यसरी न्याय पाइन्छ भन्ने नै थाहा छैन होइन श्रीमानले कुट्ने घर परिवारले दुःख दिने यातना दिने सासूसँग झगडा हुने सासूबारीको हुने बेमेल हुने नन्ना बेमेल हुने र धेरै यातना चाहिँ भोगेर घरमै बसिरहेको स्थिति पाइन्छ जो अलि टाठोबाट हामीले पनि हामीलाई पनि राज्यले न्याय दिन्छ भन्ने महिलाहरू चाहिँ त्यसरी पुगिरहेको स्थिति छ र अब अब सिंहदरबारमा छ भित्र होइन प्रधानमन्त्रीको कार्यालयमा लाग्छ अब त्यतिखेर गठन गर्दा अब डाइरेक्ट राज्यको कार्यकारी प्रमुखकैमा महिला हिंसा युनिट खोलियो भने त महिलाले न्याय पाइहाल्छन् नि भन्ने हिसाबले त्यहाँ खोलियो होला तर कति महिला चाहिँ त्यहाँ सिंहदरबारभित्र पस्न पाउनुहुन्छ 着的。 यो चाहिँ प्रश्नवाचक नै छ हेर्नुहोस् है त्यहाँ पुग्ने भनेको महिलाहरू कमै मात्रामा हो अनि महिला आयोगमा जे जति आउनुहुन्छ उहाँहरू पनि अलि बोल्न सक्ने अलि बाटो मैले न्याय पाइहाल्छु कि भन्ने हो अब धेरै जसो चाहिँ स्थानीय निकायमा गुहार्नुहुन्छ जान्न नजिकको प्रहरी चौकी छ त्यहीँ गुहार्नुहुन्छ तर चाहिँ त्यहाँ न्याय नपाइरहेको स्थितिमा चाहिँ अब राज्यले छिटोभन्दा छिटो त्यो हिंसा पीडित महिलालाई चाहिँ न्याय दिनको लागि सम्बन्धित उसले चाहिँ पहल गरियो भने भने मात्रै महिलाले न्याय पाउने हुन्छ अहिलेको चरणमा हामीले देखिया छ तिनै एकजना महिला सिंहदरबार धाएकी हुन्छन् आफूले सकेसम्मको पावर माथि कसलाई सक्छन् उसलाई पनि फोन गराएकी हुन्छन् महिला आएको मैले आएको हुन्छन् यसरी जताततै दौडिने भन्दा बरु वान स्टप क्राइसिस सेन्टर भनेर चाहिँ हामीले एकै ठाउँबाट चाहिँ त्यो पीडित महिलाले न्याय पाउने हिसाबले राज्यले सोच्नुपर्छ भन्ने लाग्छ हजुर मिलन राजवंशीजी अब अन्त्यमा यो जुन तपाईँहरू महिला सभासद हुनुहुन्छ तपाईँहरूप्रति चाहिँ यो अहिले रेडियो सुनेर बसेका आधा आकाश ओगटेका महिलाहरूले चाहिँ यो अहिलेसम्म भोगिरहेको जुन हिंसा छ पीडा छ त्यो सबै अब नयाँ संविधानले चाहिँ त्यसलाई उन्मुक्ति दिन्छ भनेर आशा गरेर बसिरहनु भएको छ तपाईँको प्रतिबद्धता के छ के पाउनुहुन्छ उहाँहरूले साँच्चै यो नयाँ संविधान जारी भएपछि चाहिँ त्यस्ता दिन आउँछन् जसले गर्दाखेरि अहिले भएका हिंसाहरूको अन्त्य हुन्छ रेडियो कार्यक्रम साझा नेपाल सुनेर बस्नुभएको सम्पूर्ण महिला दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि समय परिवर्तनशील छ आज नभए समय भोलि परिवर्तन हुन्छ समयको परिवर्तन सँगसँगै हाम्रा देशमा रहेका विभिन्न खालका हत्या हिंसाका कार्यक्रमहरू छन् तिनीहरू पनि एक दिन निर्मूल हुन्छ भन्ने कुरामा म सबैभन्दा पहिला विश्वास गर्न अनुरोध गर्दछु किनभने अब जुन म पनि एउटा महिलाको प्रतिनिधि भएको हिसाबले एउटा चाहिँ महिलालाई मैले पनि प्रतिनिधित्व गर्छु त्यस गर्दाखेरि मैले अघि पनि जानकारी गराएँ कि यो पीडा भनेको कुनै एकजना एकल महिला दिदीबहिनीको पीडा होइन यो पीडा भनेको मेरो पनि पीडा हो भन्ने भनेर मैले म आफू पनि यसको लागि चाहिँ जिम्मेवार व्यक्ति सम्झन्छु त्यसै कारणले गर्दाखेरि अब म लगायत सम्पूर्ण महिला माननीय जीवहरूसँग हामी छलफल पनि गर्छौँ हामीले बारम्बार पनि बेला बेलामा छलफल गर्दै आइरहेका छौँ र अहिले बनाउने संविधान हामी कस्तो दिने हामीले चाहिँ अब बनाउने संविधानबाट महिला दिदीबहिनीहरूलाई हामी के आशा के भरोसा दिन सक्छौँ भन्ने बेला बेलामा हाम्रो पनि सरसल्लाह हाम्रो पनि बैठकहरू चल्ने गरेको छ म यहाँहरूलाई यसै स्टेसनबाट नै अवगत गराउन चाहन्छु र जसरी समय परिवर्तनशील छ जसरी समय परिवर्तन हुन्छ एक दिन इट टेक्स टाइम एक दिन ढिलो चाँडोको कुरा हो एक दिन अवश्य पनि हामी जो हामी चाहिँ एकदम पीडित छौँ पीडित महिला दिदीबहिनी हुनुहुन्छ उहाँहरूको पनि दिन फर्किन्छ केही समय लागे तापनि ढिलो चाँडो भए तापनि परिवर्तनशील समयलाई हामीले परिवर्तन गरेर नै हामी अगाडि बढ्नुपर्छ म एउटा सभासदको प्रतिनिधित्व हुँदा हुनाले सम्पूर्ण सभासद महिला सभासदहरूको तर्फबाट पनि यो प्रतिबद्धता यहाँहरू समक्ष जाहेर गर्न चाहन्छु मनु गाईजी मैले नसोधेको तपाईँलाई भन्न मन लागेको केही छ भने अन्त्यमा धन्यवाद दीपकजी अब सोधेको भन्दा नि आज त मुख्य गरेर महिलाहरूकै इस्यु उठाइया छ होइन महिला हिंसाका यसरी देशैभरि यस्ता घटनाहरू घटिरहेकोमा महिला अहिले के गरिरहेको छ र अब कसरी जान्छ भन्ने पहिला त अब हामी राज्यमा चाहिँ कानुन बनोस् यही शुभकामना दिन्छौँ आयोगको तर्फबाट होइन छिटोभन्दा छिटो कानुन बनाउनै पर्छ र अहिले जसरी अब एउटा सत्यनिर्पण आयोग पनि बन्ने क्रममा छ यो पनि छिटो बनोस् त्यसैको लागि एउटा सानो सानो कुरामा चाहिँ कोचिङ्गल गरेर सभासदहरू अथवा पोलिटिकल का नेतृत्वहरू त्यसरी नबस्दिनुहोस् त्यो भन्न चाहन्छु महिला दिदीबहिनीहरूले आश गर्ने कुराहरू रह्यो आधा जनसङ्ख्या हो होइन त्यो स्वाभाविकै हो संविधान बनिसकेपछि हामीले न्याय पाइन्छ भन्ने कुरा त्यो सँगसँगै आधा जनसङ्ख्या ओगटेको त पुरुषको पनि हो नि त हिंसा गर्ने त महिला पनि महिलाले महिलाले पनि गरेका हुन्छन् बढी मात्रामा चाहिँ हाम्रो पितृसत्तात्मक समाज भएको हुनाले पुरुषबाट हिंसा बढी मात्रामा भएको हुनाले पुरुष दाजुभाइहरूले पनि जो जो त्यो यस्तो मानसिकता बिगारेर होइन हाम्रा जुन भाइ छोरा दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले पनि यो विक्षिप्त मानसिकताबाट चाहिँ एउटा समाजलाई सुन्दर समाज सभ्य समाज बनाउनको लागि चाहिँ सबैले प्रण गरियो भने राष्ट्र सुन्दर बन्छ त्यस कारण चाहिँ म सबै रेडियो सुन्ने जुन तपाईँहरूको यो साझा नेपाल मार्फत सुन्ने दाजुभाइ दिदीबहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भनेदेखि हामी सभ्य बनौ। हामीले चाहिँ दिनदिनै समाचारका त्यस्ता महिला हिंसाका कुराहरू फलन ठाउँमा यस्तो पुरुषले यस्तो गरेछ भन्ने यस्ता कुराहरू सुन्न नपरोस् आफू चाहिँ संयम र धैर्य भइयो भनेदेखि हामी पक्कै पनि आफ्नो सही ठाउँमा आउन सकिन्छ म यही अब तपाईँ हाम्रै बजार सर्व सर्वसुविधा सम्पन्न तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर फेन्सी इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लिनर्स साइकल स्टोर्स होटल बुटिक कुर्ता साडी गिफ्ट आइटम पूजा सामग्री लेडिज टेलर्स बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको